हेलो हेलो सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ एसएमएस गर्नुहुन्छ कि फोन गर्नुहुन्छ स्काइप खोल्नुहुन्छ कि भाइबरमा बोल्नुहुन्छ तपाईँ जहाँ हुनुभए पनि आउन सक्नुहुन्छ हाम्रो सम्पर्कमा कार्यक्रम सन्चै हुनुहुन्छ प्रत्येक दिन बिहान नौ बजेदेखि दस बजेसम्म नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम सन्चै हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एक मात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच मेगा हर्ज डब्लु र तपाईँका विभिन्न उत् सर्वोत्कृष्ट लोकप्रिय मोबाइल एप्लिकेसनहरूबाट रेडियो सर्भर सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र मात्र चौबिसै घन्टा प्रसारण हुने कमेडी रेडियो स्टेसन हो र यतिखेर यो समय हो कार्यक्रम सन्चै हुनुहुन्छ हुनुहुन्छको र सन्चय हुनुहुन्छको साथमा उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम सन्चै हुनुहुन्छ आउने गर्छ प्रत्येक दिन बिहान नौ बजीदेखि दस बजीसम्म र कार्यक्रममा हामी तपाईँका विभिन्न सन्देशहरू लिने गर्छौँ विभिन्न माध्यमहरूबाट ती माध्यमहरूलाई म एकैछिनमा तपाईँलाई जानकारी दिन्छु त्योभन्दा अगाडि यो कार्यक्रमलाई स्पोन्सर गरेको हो इन्जे कोरियन भाषा तालिम केन्द्रले जुन रहेको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि र तपाईँले त्यहाँ कोरियन भाषाका लागि एउटा उत्कृष्ट माध्यम एउटा उत्कृष्ट विकल्प पनि हो इन्जे कोरियन भाषा तालिम केन्द्र तपाईँ जान सक्नुहुन्छ विगतका परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल कोरियाको इन्जे विश्वविद्यालयमा अध्ययन गरी आउनुभएका सञ्चालक यदि कुमारद्वारा कक्षा लिने आफ्नै प्रकाशनको किताब तथा अन्य सहयोगी किताब र सिडी उपलब्ध गराइने दस दिनको प्रि क्लासपछि विद्यार्थीको क्षमता हेरेर मात्र थप अध्ययनको लागि योग्य ठहरिने कमजोर विद्यार्थीलाई थप कक्षा तथा निशुल्क कोचिङ कक्षाको समेत व्यवस्था गरेको छ इन्जे कोरियन भाषा तालिम केन्द्रले त्यति मात्र होइन परीक्षा हुनुभन्दा एक महिना पन्ध्र दिनको अवधिमा परीक्षा हल परिवर्तन गर्दै इन्भाइरोमेन्ट सपोर्टेड परीक्षा लिने कोचिङ क्लास मात्रै लिने विद्यार्थीलाई एक्जाम ओरिएन्टेड प्रश्नपत्रको हल गराइने र गत साल जुनसुकै इन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीलाई पन्ध्र प्रतिशत छुटको व्यवस्था र सोमध्ये कोरियन भाषाको क्षमता हेरेर चारजनालाई शत प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ इन्जे कोरियन भाषा तालिम केन्द्रले झुन्डेको छ हेटोडा चार स्कुल रोड थ्री फेज कलेक्सनको अगाडि फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्र यो जानकारी रह्यो हाम्रो प्रायोजकको बारेमा र तपाईँ कार्यक्रम सन्चै हुनुहुन्छमा आउन सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस एउटा खाली ठाउँ यस यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ हामीसँग स्वदेशमै हुनुहुन्छ भने शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर पनि आउन सक्नुहुन्छ र विदेशमा हुनुहुन्छ भने चाहिँ तपाईँले W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट म एकैछिनमा गर्दैछु यतिखेर तपाईँका कमेन्टहरू र एसएमएसहरू आउँदैछन् र पोस्ट गर्दैछु म तपाईँको एसएमएस चाहिँ प्राप्त भइसकेको छ एसएमएस एकैछिनमा म राख्छु कार्यक्रममा त्योभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज नेपाली मुभी लुड दुईबाट ठमेल बजार त्यस पछाडि तपाईँका सन्देशहरू लिएर आउनेछु जाऊ खोपियार लैजाऊ घुमाउन मलाई ठमेलो बजार ट्याउसी चढाउँदै गाइदेऊला चोखो पियार लैजाउला घुमाउन काठमाडौँ सहर लाग्छ राजा लैजाउला चोखो पियार लैजाउला घुमाउन काठमाडौँ सहर लाचो चोखो पियारा मिनरलको पानी हजुर औ रानी हजुर लाचो चोखो पियारा र तिमलाई भिरको हौ औ भिरको लाई दिउला चोखो पियारा ल्याउला तिमलाई तिमीलाई भिरको अङ्गोरा औ भिरको लाई दिउला चोखो पियारा दिउँला चोखो प्यारा यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले सुन्दै हुनुहुन्छ म कानपुरको एक मात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच megahertz W W W dot radio server dot com dot NP र विभिन्न मोबाइल एप्लिकेसनहरू मार्फत कार्यक्रम सन्चै हुनुहुन्छ र सन्चै हुनुहुन्छको साथमा सदा चाहिँ आज पनि छु म तपाईँकै मनभित्रको साथी चन्द्र आज पनि तपाईँका सन्देशहरू लिने तर्खरमा छु र सन्देशहरू लिने क्रममा यतिखेर तपाईँका फोन कल लिने जमर्को गर्दैछु फोन आइसकेको छ श्रोताको सबैले मलाई जानकारी दिइरहनु भएको छ कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हेलो दाजु नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो शिखर पानीबाट नमराज स्याङ्बो शिखर पानीबाट नमराज स्याङ्बो हजुर नमराजी सन्चै हुन्छ अहिलेसम्म एकदम सन्चै भन्नु पर्यो दाजु अनि तपाईँ त हामी पनि एकदमै ठिक छौँ शिखर पानीतिर कतिको चिसो छ नामै पानी छ है शिखर पानीतिर पानी पानी छ जाडो <laughs> ठिकको छ भन्नु पर्यो ठिकको छ हजुर अनि के गर्नुहुन्छ नवराजजी तपाईँ ए घरतिरै बसी बसाइ हो आज भोलि त दाजु आजतिर घरतिरै बसी बसाइ हुनुहुन्छ हजुर घरतिर काम पनि अब त लगभग सकिन थाल्यो होला सबै काम साम सबै सकिसक्यो अब बस्ने खाने हिँड्ने अब यस्तै हो आज चलिरहेको छ जिन्दगी अहिलेसम्म <laughs> चलाउनै पऱ्यो नि जिन्दगी होइन र <laughs> अनि सुनाउनुहोस् रेडियो सर्भर पहिलोचोटि हो पहिलोचोटि होइन पहिला धेरै कुरो भएको थियो अलि एक महिना जति ग्याप भएको होला अलि अलिक ग्यापै भयो है त्यही भएर अलि अलि कस्तो बिर्स्या जस्तो भएछ <laughs> अब जिन्दगी कहाँबाट कहाँ कहाँ पुग्छ अब यस्तै कहिले सुन्न पाउँदैन कहिले सुन्न पाउँछ अब सुन्नै पाइँदैन कहिलेकाहीँ है हुन्छ नमराजी कार्यक्रममा आउनु भएको छ तपाईँको सन्देशहरू राख्न सक्नुहुन्छ मेरो सन्देश भन्नु पर्दाखेरि मेरो साथीहरू हुनुहुन्छ सुहान सुहानस सङ्गीता सबिन सञ्जय सबैलाई मिस गरिरहेको छु भन्न चाहन्छु र अनि बनेल धामा हुनुहुन्छ मेरो दिदीहरू जेनिसा बिनिसा र मलाई ज जसले नमराज भनेर त सबैलाई मिस गरिरहेको छु भन्न चाहन्छु अनि सर्भर युनिटलाई पनि मिस यु भन्न चाहन्छु दाजु धेरै धेरै धन्यवाद छ नमराजी सदैव यसरी नै माया गर्दै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ बाबाई उहाँ हुनुहुन्थ्यो नमराज स्याङ्बोजी शिखर पानीबाट हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो तपाईँ पनि आउन सक्नुहुन्छ शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर इन्डिया कोरियन भाषा तालिम केन्द्रले प्रायोजन गरेको यो कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ हरेक दिन बिहान नौ बजीदेखि दस बजीसम्म सुन्न सक्नुहुन्छ र तपाईँका एसएमएसहरू पनि छन् एसएमएस चाहिँ अलिकति रिफ्रेस भइरहेको कारणले गर्दा मैले एसएमएस पढ्न पाएको छैन सबैभन्दा सुरुमा चाहिँ एसएमएस नै आएको थियो तपाईँको एसएमएस अहिलेसम्म पढ्न पाएको छैन कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा मलाई सबैले पुनः जानकारी गराउँदै हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु हेलो नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो हजुर म सजिना गलान सजिनाजी सन्चै हुनुहुन्छ एकदम सन्चै छु दाइ अनि हजुरलाई हामीलाई पनि एकदमै ठिकठाक छ खानपिन भयो मेरो त यदि चाँडै स्कुल जाने अब <laughs> रेडियो सर्भर सुनिरहनु होला सधैँ सँगै हुन्छ है त हजुर भयो भयो धेरै नै भयो पहिला पहिला चाहिँ अलि लकी हुनुहुन्थ्यो प्राय लागिरहन्थ्यो फोन यसपालि चाहिँ अलि धेरै समय पछाडि आउनुभयो है अनि सुन सम्झिनै पऱ्यो नि हामी तपाईँलाई बिर्सनै दिँदैनौँ अनि सुनाउनुहोस् सजिनाजी चार पाँच महिनामा के कस्ता नयाँ नयाँ भयो जिन्दगानीमा नयाँ त केही छैन नै यस्तै हो रुममा बसिरहेको छौँ अब एक्लै हो अब बहिनीहरू पनि अब सबै स्कुल गइहाल्यो अब त्यही हो अब भरे छ बजीसम्म लागि एक्लै एफएस पनि अब बस्यो त्यही त हुन्छ सजिनाजी खुसी लाग्यो तपाईँसँग धेरै समय पछाडि पुनः कुराकानी गर्न पाइयो होइन हामीले र कार्यक्रममा आउनु भएको छ तपाईँको सन्देशहरू राख्न सक्नुहुन्छ मेरो सन्देश शुभकामना सन्देश भन्नु पर्दाखेरि चाहिँ सौदी भन्ने टिका मलासङ्कन अनि भाइ अर्जुन घलानको लागि पनि धेरै मिस गरिरहेछु भन्न चाहन्छु अनि सर्भर होल युनिटलाई पनि बिर्सेको छैन सम्झिरहेको छु भन्न चाहन्छु अनि सिन्धु पाल्चोक भाइ सुमान तामाङलाई पनि धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु र मलाई सजिन घलान भनेर सहजले चिन्नुहुन्छ सम्पूर्णका लागि राई हुन्छ अवश्य पनि उहाँसम्म तपाईँको सन्देश पुगिसकेको छ आउँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ नमस्ते उहाँ हुनुहुन्थ्यो सजिना घलान्जी थाना भर्याङबाट हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर तर अहिले चाहिँ होइन एकैछिन पछाडि ब्रेकको पनि टाइम भइसकेको छ हाम्रो तपाईँको एसएमएस पनि छँदैछ एसएमएस गर्नुभएको छ हेलो हाई एन्ड नमस्ते दाइ खाना भयो त मि अनुष्का लामा फ्रम छतिवनबाट मलाई अब बज्ने गीत पनि भन्नुभएको छ उहाँले तर हामीले यसमा चाहिँ गीत बजाउँदैनौँ सङ <laughs> पुरा एसएमएस पनि आएको छैन रहेछ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँका थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरूलाई पनि म पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ रोजिन सिटौलाजीले हेलो हेलो गुड मर्निङ दर्शन नमस्कार म झापाको शिवगञ्जबाट रोजिन छिटौला सर्वप्रथम हजुर लगायत रेडियो परिवारलाई मिठो माया तथा सुमधुर सम्झना साथमा शुभ दिन अनि कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्नुभएको छ धेरै धेरै धन्यवाद छ आज जन्मदिन मनाउनु हुने केशव बुढाथोकी विराज एकतेन त्यसै गरी रचना अन्जान राई तथा सबु राईलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना त्यस्तै गरी कार्यक्रम मार्फत मिडियाप्रेमी साथीहरू पार्वती खत्री पारू बिनु बिपिएस एन्जल कुशल खड्का सेमिन सुब्बा सारु सरुको मुस्कान लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तो कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ विमल बिरही चौलागाईजीले विमल बिरही चौलागाईजी कमेन्टमा लेख्नुहुन्छ फ्रेस मर्निङ नमस्ते it's me Bimal Birahi from Purbeli तिजोक मिडिया ग्रुप पाँच रानी Ranigaun now in desert UAE my best wishes to रियात्मा बगर नानु विमला कल्पना छामलिङ त्यसै आकृति पौडेल अन्जु मुस्कान निर्मला चौलागाई लिम्बु नि दिप्सिका लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लक्ष्मी किराँती लिम्बुजीले लेख्नुहुन्छ शुभ बिहानी दर्शन नमस्ते हजुर म पाथिभरा मिडिया ग्रुपको साथी ताप्लेजुङ घर भई हाल बादल पारेको देश केएसएबाट लक्ष्मी किराँती लिम्बु कार्यक्रम मार्फत आत्मीय साथीहरू सम्झिनु पर्दा घायल रमा राई त्यसै गरी छुच्ची आरती लिम्बु निश्चल निर्मला खेमराज मोटे जेठे मोरङ्गे केटो कुञ्जना किराँती लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यस्तै गरी अर्को कमेन्ट गर्नुभएको छ पल पल तिम्रो सृष्टि भन्नुभएको छ उहाँले hello very good morning it's me Srishti Rana all the way from Ilam Jitpur my wish my life partner पलपल मगरलाई love you miss you have nice day thank you bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद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 अब क्रम भने श्रोता हामी सुन्छौँ एउटा गीत नेपाली मुभी जात्राबाट नोट नोट र त्यस पछाडि हामी छोटो व्यावसायिक विश्राम लिनेछौँ कसरी होला कमाउने आफैले छापे समाउने कसरी होला कमाउने यो note note note note note note note note note note note note note note note note साले जे गर्नु छ गर्छ जे गर्नु छ गर्छ यही पापी पैसाले यही पापी पैसाले यही पापी पैसाले यही पापी पैसाले यही पापी पैसाले यही पापी पैसाले विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो म काँडाको पहिलो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम सञ्चय हुनुहुन्छमा श्रोता तपाईँ सुन्दै हुनुहुन्छ म मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच हर्चमा कार्यक्रम सन्चय हुनुहुन्छ र सन्चय हुनुहुन्छको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र सन्चय हुनुहुन्छमा तपाईँका सन्देशहरू लिइरहेको छु फोन कल लिइरहेको छु एसएमएस र कमेन्टहरू लिइरहेको छु तपाईँ पनि स्वदेशमा हुनुहुन्छ भने शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गर्न सक्नुहुन्छ त्यसै गरी मोबाइलको म्यासेज बक्समा गएर यच आरएच एउटा खाली ठाउँ यच यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँ विदेशमा हुनुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ इन्जे कोरियन भाषा तालिम केन्द्रले प्रायोजन गरेको यो कार्यक्रम हो तपाईँ सुनिरहनु भएको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि छ इन्जी कोरियन भाषा तालिम केन्द्र कोरियन भाषा अध्ययनका लागि तपाईँले सम्झन सक्नुहुन्छ फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्र कार्यक्रममा यतिखेर हामी तपाईँका फोन कललाई जोड्दैछौँ कोही साथी आइसक्नु भएको छ बाहिरबाट सबैले मलाई जानकारी दिइरहनु भएको छ को हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्नुभयो हर्कबहादुर घलानजी <laughs> हजुर हर्कजी सन्चै हुनुहुन्छ एकदम सन्चै छु अब म चाहिँ बाटामै छु स्कुल गइरहेको छु <laughs> आवाज त अलिक परिवर्तन सुनेर त्यही भएर हो कि होइन रुगा लागिरहेछ रुगा लागिरहेछ है अहिलेको समय नै यस्तै हो कि एकदम रुगाले ग्रस्त भइरहेछ कि एकदमै यो समय नै त्यस्तै पनि हो र अलिकता बस्नु होला म त झन् झ्याप्पै हुन्छु रुगाले कहिले छोड्दै छोड्दैन प्राय हिजोबाट चाहिँ रुगाले सताइरहेछ सताइरहेछ स्कुल गइरहनु भएको हजुर हजुर <laughs> के गर्नु है अब बस्न पनि मिलेन काम पनि गर्नै पर्यो मिलेन मिलेन अब के गर्ने यस्तै हो <laughs> खानपिन सकाइवरी हिँडिसक्नु खानपिन भएर हिँडेको अनि हाम्रो त्यो व्यापार मेला भइरहेको छैन है व्यापार मेला हजुर पन्ध्र गतिसम्म भन्ने कुरा मात्रै छ त्यस पछाडि चाहिँ हुँदैन दुई दिन थपिया छ ए यसो हेर्न आउनु होला <laughs> होइन हेरिसकेँ दुईचोटि दुईचोटि गइसक्नु भयो गइसकेँ अब म नि सन्देश के भन्न चाहन्छु भन्दा हजुर हजुर अब हाम्रो सानो सहयोगले पनि खेलकुद जग्गा लगाए व्यापारमा चाहिँ अलिकति सय पुग्छ होइन त्यस कारण सबैजनाहरू चाहिँ सबै मकनपुर जिल्लावासीहरू चाहिँ यसो हेर्न जानु होला हाम्रो सानो सानो सहयोगले अब ठुलै काम बन्छ भने त्यसमा खेल जगतमा पनि अलिक सहयोग गरिदिनु होला भन्न चाहन्छु म हजुर मेरो अब सन्देशै भन्नु पऱ्यो लास्ट आज यसो अब कलाकारहरू आउँछ हाम्रो ख्याति प्राप्त कलाकारहरू आउँदैछ अरे सम्पूर्ण हाम्रो त्यही मकनपुरवासीहरू यसो गइदिनु होला भन्ने म चाहिँ अब यही सन्देश दिन चाहन्छु धेरै धेरै धन्यवाद छ हर्कजी राम्रो सन्देश राखिदिनु भयो कार्यक्रममा आउँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो हर्कबहादुर घलानजी हर्नमाडीबाट हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो र तपाईँ पनि आउन सक्नुहुन्छ शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर यतिखेर तपाईँको कमेन्टहरू पनि पढ्न चाहन्छु म र थुप्रै साथीहरूले कमेन्ट गर्नुभएको छ ती कमेन्टहरूलाई पनि कार्यक्रममा जोड्दैछु म कार्यक्रममा कमेन्ट गर्नु भएको छ होमबहादुर रोकाजीले all of friends hello and good morning I am just cool and cooling to room on the way I hope you all friends are fine and take take care happy happy day भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ स्याङ्बो बिएम राज्यले हेलो दर्शन नमस्ते शुभ बिहानी म भीमराज स्याङ्बो हेटौँडा अठार घर भई हाल दक्षिण कोरियामा छु मेरो सन्देश भन्नुपर्दा सम्पूर्ण साथीहरूलाई मिस गरिरहेको छु बिर्सेको छैन बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि भीमराजजी र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र हामी अन्तिम एकजना श्रोतासँग कुराकानी गर्दैछौँ त्यस पछाडि सायद हामी फोन लिन सक्दैनौँ होला कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हेलो नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो हजुर म भैँसेबाट विनिता गोले विनिता गोले हजुर विनिताजी सन्चै हुनुहुन्छ एकदम सन्चै भन्नुपर्छ हजुर त हजुर त हामी पनि एकदमै ठिक छौँ सुनाउनुहोस् भैँसेतिर कस्तो छ अहिले चिसो मौसममा चिसो हटाइसकेको छ घामले घामले हटाइसके <laughs> अनि चिसो मौसम राम्रो लाग्छ कि गर्मी मौसम राम्रो लाग्छ तपाईँलाई चाहिँ खासमा चिसो मौसमै ठिक हो चिसो मौसमै रमाइलो है हजुर तातो खायो न्यानो लगायो चट्ट बस्यो काम पनि त्यति धेरै हुँदैन हो नि दाइ चिसो भन्नाले <laughs> चिसो भन्नाले जहिले चिसो भइरहने पनि त होइन बिहान बेलुका मात्र हल्का चिसो अनि त्यसमा पनि थप घाम पनि भइहाल्छ है त्यति भएपछि रमाइलो भइगयो हजुर अनि विनिताजी के गर्दै हुनुहुन्छ आज भोलि सुनाउनुहोस् आजभोलि त्यत्तिकै भन्नुपर्छ दाइ इक्जाम चलिरह है एक्जाम चलिरहेको छ कुन लेभलको अहिले टुवेल्भको भन्नुपर्छ टुवेल्भको एक्जाम कुनमा पढ्दै हुनुहुन्छ एमएमसीमा एमएमसीमा पढ्दै हुनुहुन्छ हजुर एमएमसिम पढ्दै हुनुहुन्छ नजिकै हुनुहुँदो रहेछ कहिलेकाहीँ यसो रेडियोतिर पनि छिर्नु होला हुन्छ दाइ अनि विनिताजी खाना त भएको छैन होला कि भइसक्यो खाना भइसक्यो दाइ भइसक्यो हजुर हुन्छ विनिताजी कार्यक्रममा आउनु भएको छ तपाईँको सन्देशहरू राख्न सक्नुहुन्छ मेरो सन्देश आज भन्नुपर्दा चाहिँ शिखर पानीमा रहनुहुने दाइ इन्द्रमान आत्मालाई चाहिँ एकदमै धेरै भन्दा धेरै सम्झिरहेको छु दाई भन्न चाहन्छु बिर्सेको छैन है भन्न चाहन्छु अनि दाई अविरल प्रेमीलाई पनि मिठो सम्झना अनि ज जसले मलाई बिन्ता गोले भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई पनि मिठो सम्झना समर्पित गर्न चाहन्छु र साथी करिश्मा घलाललाई पनि मिस यु भन्छु गरिमा घलाललाई पनि मिस यु भन्छु सबैलाई सम्झना चाहनुहुन्छ <laughs> अवश्य पनि विनिताजी तपाईँलाई एक्जामको लागि बेस्ट अफ लक राम्रो दिनुहोला र कार्यक्रममा आउनु भएको छ सदैव यसरी नै माया गर्दै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ हस्त दाई नमस्ते हस् नमस्ते उहाँ हुनुहुन्थ्यो विनिता गोलेजी भैँसेबाट र हामी अब भने फोन चाहिँ लिन सक्दैनौँ कि भन्ने लागिरहेछ तैपनि हेरौँ कति समयले भ्याएसम्म हामी लिन्छौँ तर अहिले चाहिँ हामी फोन लिँदैनौँ यतिखेर तपाईँका कमेन्टहरू पढ्न चाहन्छु एसएमएसहरू पनि आइरहेका छन् कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ नरेश लिम्बूजीले नमस्ते म नरेश लिम्बू धनकुटा हाल दोहा कतारबाट मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ म तामाङ सम्झना भन्नुभएको छ सहजना रहेछ हाई दादा हो कि सिसो भन्नुभएको रहेछ म दादा नै छु यतिखेर चाहिँ एफएम सुन्न नसके पनि कमेन्ट गरेको छु एनिवेज नमस्ते हजुरको खबर कस्तो छ भन्नुभएको छ एकदमै ठिक छु म पदम पोखरीबाट सम्झना मोक्तान मेरो सन्देश भन्नुपर्दा आज मेरो ह्यान्सी दादाको म्यारिज रहेकोले म मेरो दादालाई ह्याप्पी लाइफ भन्न चाहन्छु म्यारिड लाइफ भन्न चाहन्छु एन्ड हामी सबै जन्ती जाँदैछौँ भन्दै छुट्टिन्छु भाइ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ उहाँलाई हाम्रो सफल वैवाहिक जीवनको पनि आरम्भ गर्दै हुनुहुन्छ शुभकामना भन्न चाहन्छौँ धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँले यो कार्यक्रम यतिखेर सुन्न सक्नुभएको छैन भने पनि केही छैन तपाईँले रेडियो सर्भर अथवा युट्युबमा गएर सबि सौगात सर्च गर्नुभयो भने त्यहाँ सन्चै हुनुहुन्छ कार्यक्रमहरू हाम्रो युट्युब च्यानलमा अपलोड गरिएका छन् सुन्न सक्नुहुन्छ त्यसै गरी डब्लु W W dot Sabi Saugat dot blogspot dot कममा जतिखेर पनि सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ तपाईँको कमेन्टको लागि धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ कुन्जा कुञ्जना किराँतीजीले आज यात्रामा हुने काली नेहरू सुब्बालाई शुभयात्रा सम्पूर्ण मिस यु म Kunjana from from Tinjure media group Dhankuta भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुनिल निर्दोषी परघारीजीले लेख्नुहुन्छ सेवारो नमस्ते म सुनिल निर्दोषी परघारी पूर्वेली मिडिया ग्रुप धनकुटा हाल कतार आज सम्पूर्ण एफएम परिवारलाई अनि साथीहरू मिस गर्नुपर्दा निश्चल निर्मला रियात्मा मगर अञ्जन यात्री प्यारी साम्पाङ त्यसै गरी नानु मनिषा राई राजु देवान पार्वती खत्री पारु पानु परहित राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी होमबहादुर रोकाजीले एउटा स्माइली पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद छ रोहित एनजे तामाङजीले नमस्ते किसिवनबाट रोहित घलान अल साथीलाई सम्झना चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले लेख्नुहुन्छ उहाँ हेलो स्विट भोइसको Dhanichandra bro miss you and सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदमै सन्चै छु म हटियादेखि नेम त भन्नु पर्दैन होला नि भन्नुभएको छ अवश्य पनि रोमियोजीलाई हामी बिर्सदैनौँ सधैँ सम्झिरहेका छौँ सम्झिनु त भएको छ नि मेरो नाम तपाईँले भन्नुभएको छ एनिवे आजको मेरो म्यासेज भन्नु नै मेरो मनमुटुको साथीलाई एकदमै धेरै मिस गरिरहेको छु नेम लिनुपर्दा अनु तामाङ सबिना बबिता सानु दिपा मिना मनिषा सरोज विशाल अनि नेम छुटेको साथीलाई नै धेरै धेरै मिस गर्दैछु अब बज्ने सङ्ग माई फ्यामिली मेम्बरलाई डेडिकेट गर्दै गर्दै छुट्टिन चाहन्छु bye bro take care miss you भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सन्तोषजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पार्वती खत्री पारोजीले लेख्नुहुन्छ नमस्ते म Parvati Khatri Paro Pathipara media group Bhojpur now KTM new रोडबाट आज बर्थडे मनाउनु हुने दादा केशव बुढाथोकी राई रचना अञ्जनलाई happy birthday to you Rojin Sitaula सानो सम्झना नानु सरगम निशा चामलिङ सानो मेलिना बान्तवा लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ जस्मिन सुनवारजीले जस्मिन सुनवारजी कमेन्टमा लेख्नुहुन्छ have good day all my guys me Jasmine Sunuwar Kumar from Ilam भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अब क्रममा भने हामी तपाईँको लागि एउटा गीत राख्छौँ त्योभन्दा अगाडि एउटा सन्देश पढिहाल्छु सन्देश पठाउनु भएको छ एसएमएस मार्फत एसएमएस मार्फत पठाएको एउटा सन्देश र कमेन्ट पढ्दैछु कमेन्ट गर्नुभएको छ रामजी हुनुहुन्छ हेलो हजुर नमस्कार and good morning this is me फुच्चे केटो परशुराम ओझा फ्रम आमटेक पाँच भोजपुर बडनाउ बुढा नीलकण्ठ सोह्र काठमाडौँ आई विस फर्स्टमा तपाईँलाई लगायत प्राविधिक मित्र एन्ड एफएम फ्यामिली आजको दिन शुभ रहोस् भन्छु एन्ड बिमारी हुने इटहरी एफएफका RJ sister Dipa Basnet and dear Uma सापकोटालाई गेट विल सुन दुवैजना छिट्टै निको हुनुहोला भन्छु एन्ड सोचिक सोचेको कार्यमा कार्यसफलताको शुभकामना दिनुपर्दा सुनिता भुजेल दवाली कान्छा दिनेश घिमिरे गजबेर लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अर्को एसएमएस पढ्दैछु म एसएमएस गर्नु भएको छ हेलो दा इट्स मे शिशिर तामाङ हाडीखोला चार च्यापलबाट आज मेरो सन्देश भन्नुपर्दा Ashok Roman Vinita Sushanti Bipana Prakash Saroj and all फ्रेन्डलाई मिस यु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस गर्नु भएको छ अर्को एसएमएस पढ्ने क्रममा यहाँनिर पेज रिफ्रेस हुँदैछ र पेज रिफ्रेस भएको कारणले गर्दाखेरि मैले तपाईँ कमेन्ट पढ्न पाइनँ एसएमएस पढ्न पाइनँ माफ गर्नु होला एसएमएस हेर्दैछु एसएमएस गर्नुभएको छ hi it's B Angela Rana Magar from Hetauda तेह्र होला सायद तेह्र मात्रै लेख्नु भएको छ आज मेरो सन्देश भन्नुपर्दा माई फ्रेन्ड सबु एन्ड सुनी सुबी सुनी भन्नुभएको छ एन्ड रूपा मिसी भन्न चाहन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँको थुप्रै कमेन्टहरू बाँकी छन् ती कमेन्टहरू राख्नु पूर्व एउटा सुन्दर साङ्गीतिक आवाज नेपाली मुभी किस्मत दुईबाट यी आँखा लैजाऊ र त्यस पछाडि हामी अन्तिम व्यावसायिक विश्राम लिनेछौँ यो अन्तिम व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम सन्चै हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने community radio station radio server बयानब्बे दशमलव पाँच megahertz W W W dot radio server dot com dot NP र विभिन्न मोबाइल एप्लिकेसनबाट मेरो आवाजलाई र यो आवाज हो तपाईँकै मनभित्रको साथी चन्द्रको इन्जी कोरियन भाषा तालिम केन्द्रद्वारा प्रायोजित हेट यो कार्यक्रम सन्चय हुनुहुन्छ यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ र हामी एकदमै कार्यक्रमको अन्तिममा छौँ अन्तिममा तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् मैले फोन बन्द गरिसकेको छु र एसएमएस पनि बन्द गरिसकेको छु केही कमेन्टहरू छन् ती कमेन्टहरू नाम मात्रै भए पनि लिन चाहन्छु म अवश्य पनि म अब पढ्न भ्याउँदिनँ त्यसैले नाम मात्र राख्दैछु रामकुमारी भट्टराई नेपालजीले कमेन्ट गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी मिलन चामलिङ राई पूर्वेली युनिसा राईजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अनमोल टेकराज राईजीले अनमोल टेकराज राईजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी पूर्वेली युनिसा राईजीले पनि कमेन्ट गर्नुभएको छ पूर्वेली युनिसा राईजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अन्य साथीहरू पनि कमेन्ट गर्नुभएको छ म पेजलाई रिफ्रेस गरेर हेरिरहेको छु धेरै साथीहरूको कमेन्टहरू सकेसम्म नाम मात्र भए पनि नछुटाउँ भन्ने मेरो उद्देश्य हो इन्जे कोरियन भाषा तालिम केन्द्रद्वारा प्रायोजित यो कार्यक्रम सञ्चय हुनुहुन्छ तपाईँ सुनिरहनु भएको छ र तपाईँका कमेन्टहरू म राखिरहेको छु म छु तपाईँकै मनभित्रको साथी चन्द्र यतिखेर कमेन्टहरू राख्ने क्रममा अन्य साथीहरूको कमेन्टहरू छुटेका नामहरूलाई म कार्यक्रममा स्थान दिँदैछु थुप्रै साथीहरूको नामहरू छुटेका छन् मलाई जहाँसम्म लाग्छ कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले दिपेशजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ केही साथीहरूको कमेन्ट हाइट पनि भएको रहेछ त्यसै अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट कसले गर्नुभयो अर्को कमेन्ट गर्नुभएको छ घमन समल मगरजीले घमन समल मगरजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ दिपेश खवासीले दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ दिपेशजीलाई पनि कमेन्टको लागि पुनः धन्यवाद भन्न चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अपहेलित रमेश राउतजीले कमेन्ट गर्नुभएको छ रमेशजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी बिन्दास बुलेट क्विन भन्नुभएको छ उहाँको नाम चाहिँ यसमी रूपा गुरुङ रहेछ हेटौँडा चार कर्राबाट रूपाजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ मैले कमेन्ट चाहिँ पुरा पढ्न पाइनँ माफ गर्नुहोला रिता राई रोदनजीले कमेन्ट गर्नुभएको छ रिताजीलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टेकेन्द्र मगरजीले पाल्पाबाट टेकेन्द्रजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी रिता राई रोदनजीले दोहोऱ्याएर कमेन्ट गर्नुभएको थियो रहेछ यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मिडिया प्रेमी मनोज लामिछानेजीले मनोजजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ विनोद अह विनोद अभागी विनोद विरही चेमजङजीले उहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिलको धनी बुद्ध थिङजीले दक्षिण कोरियाबाट यहाँलाई पनि धेरै धेरै धन्यवाद छ स्पेसल्ली कान्छुको लागि पनि सम्झनु भएको रहेछ धेरै धेरै धन्यवाद छ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ इलाम महमयबाट चटपटे समीरजीले समीरजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अभागी विनोद विरोह चेम्जङजीले दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ औँसीको रातमा इन्द्रमान आत्माजीले मिस यु अल फ्रेन्ड भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी छुङछ्याङजीले miss you love you all friend भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ त्यसै गरी प्रवीण मगरजीले have nice day to all my friends भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ आजभोलि किन स्काइप कल लाग्दैन पनि भन्नुभएको रहेछ हामीले स्काइप लिएका सकेका छैनौँ अहिले चाहिँ प्रवीणजी त्यसै गरी अर्जुन दुलालजीले good morning all my friend have nice day भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी सोनम कट्टु कत्तु लेप्चा लेप्चाजीले कमेन्ट गर्नुभएको छ उहाँले केएटियु लेख्नु भएको छ कत्तु होला सायद केही गलत उच्चारण गरेको भए माफ गर्नुहोला have good day all my friend and units of FM भन्नुभएको छ सोनामजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी दावत लेप्चाजीले दावा लेप्चाजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी बिरु थिङजीले पनि कमेन्ट गर्नुभएको रहेछ भार्ताबाट भारत गाविसबाट all of friends have good day भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुभाष लामाजीले यहाँलाई पनि हेटौँडा निबुवा टार चार शान्ति कुनाबाट कमेन्ट गर्नुभएको रहेछ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ सुभाषजी कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ सम्पूर्ण साथीहरूको कमेन्टहरू सकियो त्यसै आज हामीलाई फोन गर्नुभएको थियो नमराज स्याङ्मजीले शिखरपानीबाट सजिना घलानजीले थानाभर्याङबाट हर्कबहादुर घलानजीले हनुमाडीबाट र विनिता गोलीजीले भैँसेबाट यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद आज कार्यक्रम ज जसले सुनिदिनु भयो स्वदेश तथा विदेश बनाएर तपाईँहरू सम्पूर्णलाई धन्यवाद फोन गर्ने एसएमएस गर्ने र कमेन्ट गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी यतिन्जेल मलाई सहयोग गर्नुहुने साथी सबैलाई पनि धन्यवाद भन्दै कार्यक्रमको यो व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभ दिन त जामै जाम तिम्रो सहर काठमाडौँमा जेको पनि लामै लाम तिम्रो सहर काठमाडौँमा जताततै जामै जाम तिम्रो सहर काठमाडौँमा जेको पनि लामै लाम तिम्रो सहर काठमाडौँमा यो सानो खाल्डोभित्र मान्छे थरी थरी घुमी फेरि ठोकिरहन्छन् घरिघरि कुरा ठुला छैन काम तिम्रो सहर काठमाडौँमा ए मनमा छुरा मुखमा राम तिम्रो सहर काठमाडौँमा